कुरा भन्दा तिन महिना अगाडिको हो म कामको सिलसिलामा पूर्व गएको थिएँ पूर्व मेरो एकजना साथी थियो जो हामी सँगै पहिला कतारमा एउटै कम्पनीमा काम गर्थ्यो म फर्केको दुई महिनापछि ऊ पनि फर्केको थियो बिचमा हाम्रो कुराकानी भइरहन्थ्यो तर दुई महिना जति भयो कुरा नभएको उसको मोबाइल नै अफ थियो पहिला एकचोटि म उसको घर पुगेकोले मलाई घर चिन्न गाह्रो भएन म साथीको घर पुगेँ अनि गेटको घन्टी बजाएँ एकछिनपछि साथीको बुढी आई गेट खोलिन् मैले नमस्ते भाउजू अनि खै त रमेश मोबाइल पनि अफ छ भने ए बाबु नमस्कार नमस्कार आज कताबाट नि साथी उहाँ त फेरि जानुभयो नि मलेसिया दुई महिना जति भयो जानुभएको अनि तपाईँलाई काठमाडौँमै भेट्छु भन्दै हुनुहुन्थ्यो भेट भएन र उनले भनिन् ए हो र खै त मसँग त भेट नै भएन त अनि घरमा को को त अहिले मैले सोधेँ घरमा त म मात्र नि अहिले छोरो मामा घर गएको छ दुई तिन दिनपछि मात्र आउँछ अनि बाबु के कति कामले आउनुभयो त पूर्व उनले सोधिन् अफिसको कामले आएको यता हप्ता दिन जति यतै बस्ने काम छ त्यही भएर यतै पो बास बसौँ कि भनेर आएको रमेश पनि रहने रहेछ अप्ठ्यारो पो पर्ने भयो त भाउजू यतातिर अलि राम्रो लजहरू छन् त भाउजू मैले सोधेँ किन लजमा बस्नु पऱ्यो नि आफ्नै घर हुँदा हुँदै पर्दैन बाहिर बस्न ल भित्रै आउनुहोस् बरु थाक्नुभयो होला नुहाइ धुवाइ गर्नुहोस् अनि म खाना तयार गर्छु खायोवरि निस्किनु होला लु भित्र आउनुहोस् त भनी कराउन थालिन् म पनि लुसुक्क परेर घरभित्र छिरेँ उनको पछि पछि लागेँ अनि एउटा कोठा खोलिदिन् अनि ल कपडा चेन्ज गर्नुहोस् अनि नुहाइसकेर किचनमा नै आउनुहोस् खाना खाना भनिन् मैले पनि हुन्छ भने अनि ढोका बन्द गरेँ अनि कपडा बदलेर नुहाइसकेर किचनमा गएँ भाउजू खाना पस्किँदै हुनुहुन्थ्यो कुर्सीमा बसेँ अनि खाना ल्याउनु भयो र हामी दुवैजना गफ गर्दै खाना थाल्यौँ खाना खाइसकेर म कामतिर लागेँ ल भाउजू म निस्केँ है भरे आउँदा म सब्जी लिएर आउँछु है भने ल हुन्छ हुन्छ बरु चाँडै आउनु उनले भनिन् दिनभरि अफिसको काम सकेर पाँच बजीतिर निस्केँ अनि बाटोबाट कुखुराको मासु किनेँ अनि लागेँ घर पुग्दा गेट खुल्दै थियो म भित्र छिरेँ अनि किचनतिर लागेँ किचन जाने बाटोको छेउमा नै भाउजूको कोठा थियो कोठाको ढोका खुल्दै थियो यसो भित्र हेरेको त भाउजू मोबाइलमा च्याट गर्दै रहेछन् भाउजूले म आएको थाहा पाएको थिएनन् उनी हेडफोन लगाएर मस्तसँग कुरा गर्दै थिइन् म ढोका बाहिरबाट नै हेर्दै बसेँ त्यत्तिकमा भाउजूले आफ्नो टी सर्ट खोलेर ब्रा देखाइन् म छक्क परेँ लाग्यो रमेशसँग भिडियो च्याट गरेको होला ब्रा बाहिरबाट नै दुध मार्न थालिन् एकछिन पछि त ब्रा पनि खोलिन् अनि दुधका पोका देखाउन थालिन् म हेरेको हेरे भएँ दुधको पोका मार्दै मोबाइलको क्यामेराको छेउ लाँदै देखाउन थालिन् मेरो लिङ्ग पनि अब ठन्केर आयो अनि भाउजूलाई पेल्ने रहर पलाएर आयो पाँच मिनट जति कुरा गरेपछि भाउजूले बाई भन्दै हात हलाउन थालिन् म हतार हतार गेट बाहिर निस्केँ अनि अलिक ठुलो आवाज आउने गरी गेट खोलेँ भाउजूले म आएको थाहा पाओस् भनेर अनि बिस्तारै घरभित्र छिरेँ भाउजू बाहिर आइन् अनि आउनुभयो बाबु हिँड्नुहोस् किचनतिरै म चिया पकाउँछु भनिन् म पनि पछि पछि लागेँ अनि ल भाउजू मैले मासु ल्याएको छु मिठो पकाउनु है भन्दै झोला दिएँ चिया खाँदै गर्दा मैले सोधेँ अनि रमेशसँग कुरा त हुँदै होला नि भाउजूको के कस्तो छ अरे त उताको खबर औ बाबु महिनामा एकचोटि मात्र फोन गर्नुहुन्छ पन्ध्र दिन अगाडि कुरा भएको थियो सबै ठिक छ अरे काम पनि राम्रै छ अरे उनले भनिन् मलाई अचम्म लाग्यो त्यसो भए अघि दुध देखा कुरा गरेको रमेशसँग होइन रहेछ अरू नै केटा रहेछ भाउजूको चाला मलाई ठिक छैन जस्तो लाग्यो दुधले देखादेखि कुरा गर्ने भनेको पक्कै भाउजूको यौन पार्टनर होला भन्ने मलाई लाग्यो मैले पनि थाहा नपाएँ यस्तो गरेर अरू कुरा गर्न थालेँ ल भाउजू म यसो हातमुख धोएर आउँछु है त भन्दै म उठेँ मेरो मनमा हलचल मचिएको थियो उकुस मुकुस भएर आयो रमेशको बुढीको योनी पेल्न मन लाएर आयो नाङ्गे पारेर योनी चाड्दै दुध मार्दै पेल्न भोक पलाएर आयो म फ्रेस भएँ अनि किचनमा गएँ भाउजू खाना पकाउँदै थिएँ टाइट सुरुवाल अनि लामो टी सर्ट लगाएको थिएँ पछाडिबाट च्याप्प समातेर खोप्टो पारेर लम्की लम्पेलिहालौँ जस्तो लागेको थियो तर आफ्नो मनलाई सम्हालेँ अनि कुर्सीमा गएर बसेँ अनि फेरि पुराना गफ गर्न थालेँ गफ गर्दा गर्दै आठ बजेछ अनि खाना खाना सुरु गऱ्यौँ खाना खाइवरी आफ्नो कोठामा सुत्न गयौँ मलाई निन्द्र लागेन भाउजूको नाङ्गो शरीर यो नि कस्तो होला बेलुका कस्तो होला भनेर मनभरि कुरा खेलिरह्यो कति बेला निधाएछु थाहा नै भएन बिहान ढोका ढकढक गरेको आवाजले म बिउजेँ भाउजूले चिया लिएर आउनुभएको रहेछ भर्खर नुहाएकोले कपाल पनि चिसो अनि खुल्ला अनि पातलो कुर्ता लगाएको पानीले भिजेर ब्रा समेत देखिने कति सेक्सी देखेकी थिएँ म त हेरेको हेरेको भएछु के हेर्नु भएको यसरी भाउजूले भनेपछि मजासँग भएँ केही होइन भन्दै चिया लिएँ अनि पिउन थालेँ चिया सकेर नुहाएँ अनि कपडा बदलेर म काममा लागेँ भाउजूले खाना खाएर जानु भन्दै थिइन् मैले आज बाहिर अफिसमै खाने भने र लागेँ बाटोभरि भाउजूको बारेमा सोच्दै गएँ अफिस पुगेँ काम गर्न मन लागेन अनि एघार बजेतिर निस्केँ निन्द्रा नपुगेकोले जिउ भारी भइरहेको थियो यसो सोचेँ कोठामा गएर नि एकछिन आराम गर्छु अनि फेरि अफिस जाउँला सरसर म कोठातिर लागेँ गेट बाहिर निलो रङको पल्सर मोटरसाइकल रोकिराखेको थियो को आएछन् घरमा भन्ने सोचेँ अनि बिस्तारै गेट खोलेर भित्र छिरेँ कता कता मनमा शङ्का पलायो कतै भाउजूको यौन पार्टनर त होइन अनि म बिस्तारै भाउजूको कोठा अगाडि पुगेँ ढोका बन्द थियो भित्रबाट केटा मान्छे बोलेको जस्तो आवाज आइरहेको थियो म अझ नजिक गएर कान थापेर सुन्न थालेँ भित्र भाउजू र एकजना केटा बोल्दै थिए दुई तिन मिनटपछि अह अह जस्तो आवाज आउन थाल्यो भाउजूले पेल्न सुरु गरेको रहेछ भाउजू निकै आवाज निकालिरहेकी थिए केटा पनि निकै बल गरेर पेलिरहेको जस्तो कराउँदै थियो खट खट खट कराएको प्रष्ट सुनिन्थ्यो भाउजू निकै इमोसनमा आएर कराउँदै थिइन् अझै गर न अझै जोडले गर न प्लिज भन्दै प्लिज अझै भित्रसम्म छिराउन अझै अझै फास्ट फास्ट ओफ निकै इमोसनमा आउने रहेछन् भाउजू पेलाउँदा मेरो लिङ्ग ठन्केर आयो पेन्ट नै छिडाउन चाहिँ गर्न थाल्यो करिब पाँच मिनट जति पेलेपछि आवाज आउन बन्द भयो सायद केटाको माल झरेको होला म हतार हतार फेरि गेट बाहिर निस्केँ अनि लागेँ अफिसतिरै चार बजेतिर म घर फर्केँ त्यो बेला त्यो मोटरसाइकल थिएन मजाले बेलेर गइसकेछ अब मेरो मन पनि मानेन आज त जसरी पनि पेल्छु पेल्छु भन्ने मन मनै ठाने अनि गेटभित्र छिरे भाउजू कोठामा नै थिइन् पल्टिरहेकी थिइन् सायद दह्रो पेला भेटेर होला अलि थकित थिइन् के भयो सन्चो भएन हो भन्दै म कोठाभित्र छिरेँ अँ बाबु अलि टाउको दुख्ला जस्तो भयो शरीर पनि दुखेर आएको छ उनले भने मनमा नै सोचे पेलाउने बेला उफ्री उफ्री कराई कराई पेलाइस कसी कसी पेल्न लगाइस् अहिले आएर जिउ नदुखेर के दुखोस् त दबाई खानुभयो त मैले सोधेँ सीतामल खाएको बिस्तारै कम हुन्छ होला उनले भनिन् साह्रै जिउ दुखेको भयो कि म मालिस गरिदियो त मैले आँट गरेर भने छ्या के भन्नुभएको हुँदैन उनले भनिन् अब मलाई सही नसक्नु भएको थियो आज त जसरी पनि पेल्छु भन्ने ठानेको थिएँ एउटा कुरा सोध्छु है मैले आँट गरेर भने हुन्छ सोध्नु न उनले भनिन् अघि एघार बजे म घर आएको थिएँ को आएको थियो कोठामा मैले सोधेँ कहिले अघि तपाईँ कति बेला आउनुभयो र मैले त थाहा नै पाइनँ कोही पनि आएको थिएन किन र अतालिँदै उनले भनिन् कराई कराई पेलाएपछि माको कहाँ थापाउँथिस् र मनमने भने किन झुट बोलेको म माए तिमी कोठामा कोसँग थियौ निकै कराई कराई पेलाउँदै थियौ त उनलाई तिमी भन्दै आँट गरेर सबै कुरा भने उनी बोल्नै सकिनन् अनि खोप्टो परेर बसी यो कुरा समाजले थाहा पायो भने रमेशले थाहा पायो भने के हुन्छ सोचेको छौ मैले अलिक कडा हुँदै भने को हो त्यो कहाँबाट किनेको कहिलेदेखि यो यस्तो गला मैले सोधेँ मेरो माइती गाउँको हो अहिले यतै बस्छ काम यतै गर्छ एक महिना जति भयो भेट भएको अनि हाम्रो सम्बन्ध भएको चाहिँ दस पन्ध्र दिन जति मात्र भयो प्रायः राति आउँथ्यो अनि यतै बस्थ्यो तपाईँ आउनु भएकोले हो दिउँसो आएको आज गल्ती भयो यो कुरा रमेशलाई नभनिदिनु है मलाई मार्छ उनी रुँदै भने गल्ती गर्ने बेला चाहिँ यो कुरा दिमागमा आएन किन नभन्नु नि म सबै कुरा रमेशलाई भनिदिन्छु तिमी जस्तो बुढी मेरो साथीले राखेको म सहन सक्छु र म पनि ठुलै स्वरमा कराउन थालेँ प्लिज नभन्नु तपाईँले जे भन्नुहुन्छ जे माग्नुहुन्छ म दिन तयार छु तर यो कुरा नभनिदिनु हात जोडेर रुँदै भन्न थालिन् मलाई पनि यही नै चाहेको थियो मैले भनेको जे पनि मान्छु त मैले सोधेँ मान्छु जे भन्नुहुन्छ म मान्छु उनले भनिन् ल भयो अब नरौ जाऊ फ्रेस भएर आऊ अनि चिया पिउँदै गफहरूलाई भन्दै म कोठातिर लागेँ म कपडा बदलेर किचनतिर लागेँ भाउजू किचनमा चिया गर्दै थिइन् म कुर्सीमा बसेँ उसले चिया लिएर आइन् अनि सँगै बसेर चिया पिउन थाल्यौँ चिया सकेपछि मैले जाउँ कोठामा उतै बसौँ हामी कोठातिर गयौँ अनि मैले ढोकाभित्रबाट चुखु लगाइदिएँ मैले च्याप्प समातेर खाटमा सुताएँ उनले केही भनिनन् बिस्तारै किस गर्दै दुध बाँड्न थाले उनी पनि मलाई समाएर खिस गर्न थाली किस गर्दै उनले आफ्नो हात मेरो लिङ्गमा लगिन् हाफ पेन्ट बाहिरबाटै मेरो लिङ्ग समाए आम्मामा तपाईँको त निकै ठुलो छ जस्तो छ त खै हेरौँ हेरौँ उनको यो शब्दले मजासँग भए निकै खोलेर कुरा गरेको देखेर म अचम्ममा परेँ अनि सोचेँ निकै चालु भइसकेको रहेछ हेर्ने मन भए आफै खोलिदेऊ नि त मैले भनेँ यति साथ उनले हाफ प्यान्ट खोली र मेरो अन्डरवेयर पनि खोली अनि भने कति मोटो र लामो तपाईँको त यति भन्दै उनले मेरो लिङ्ग आफ्नो मुखमा हालेर चुस्न थाली लाग्थ्यो कुनै बच्चाले ललिपप चुस्दैछ लिङ्ग चुस्न पनि निकै सिपालु रहेछन् मैले भने लिङ्ग त निकै मजाले चुस्दो रहेछौ रमेशको लिङ्ग निकै चुसेको थियो क्या हो हो त उहाँलाई हरेक दिन नचुसै हुँदैन थियो सुरु सुरुमा त मलाई आउँदैन थियो अनि मोबाइलमा भिडियो देखाउँदै यसरी नै गर भन्नुहुन्थ्यो पछि त बानी भयो उहाँलाई पेल्नुभन्दा बढी चुसाउनुमा आनन्द आउँथ्यो हरेक दिन चुसेर पर्ने अनि हप्तामा एक दुईचोटि मात्र पेल्नुहुन्थ्यो आफूलाई चाहिँ दिनै जस्तो पेल्न मन लाग्थ्यो के गर्नु कति रात त म छटपट्टिमै बिताउँथेँ उनले सबै कुरा भनी म चुपचाप लिङ्ग चुसेको हेरिरहेँ अनि पाँच मिनटपछि उठेँ अनि उनलाई उत्तानो पारेर सुताएँ अनि भने तिम्रो योनि चाहिँ चाट्यो कि नि त रमेशले छैन अहिलेसम्म उनले भनिन् तिमीलाई दिउँसो पेल्ने तिम्रो साथीले पनि चाटेको छैन त मैले सोधेँ अङ्क छैन उनले भने ल त्यसो भए आज म चाटिदिन्छु है त तिमीलाई कस्तो हुन्छ भन है भन्दै म उनको योनितिर टाउको पुऱ्याएँ उनको योनिभरि पानी आइसकेको थियो पुरै भिजेको थियो पाउजूले योनीको बुत्ला पनि सबै खोरिएको रहेछन् निकै भरिलो योनि थियो पुक्क फुलेको टिसी पनि छोपिएको ब्लेडले चिरेको कस्तो मात्र देखिन्थ्यो मलाई त कति बेला लिङ्ग छिराएर कम्की गम्पेलो जस्तो भएर आयो बिस्तारै मेरो दुई औँलाले उनको योनीको मुख खोले ओहो गुलाबी रङको टिसी अनि योनिभित्रको गुलाबी मासु मन फुरुङ्ग भएर आयो बिस्तारै जिब्रोले टिसी खेलाउन थाले उनी बिस्तारै कराउन थालिन् अझ छिटो छिटो टिसी खेलाउन थाले उनी कन्डो हल्ला हल्लाइ कराउन थालिन् मजा आयो धेरै मजा अझै गर्नु न कराउँदै थिइन् कहिलेकाहीँ म आफ्नो चिप्रो योनिभित्र छिराइदिन्थेँ अनि वरिपरिको म उनलाई झन् मजा आउँदो रहेछ अझै कराउँथे योनिबाट पानी धेरै नै बगिसकेको थियो मेरो मुखभरि पानी नै पानी भयो करिब करिब पाँच मिनट जति योनि चाटेपछि हामी सिक्सटी नाइन स्टारमा बस्यौँ म मुनि उत्तानो परेर सुतेँ अनि उनलाई मेरो माथि राखेँ उसको योनि मेरो मुखमा र मेरो लिङ्ग उसको मुखमा म उसको योनि चाट्न थालेँ ऊ मेरो लिङ्ग चुस्न थालेँ यसरी धेरै मजा आइरहेको थियो पाँच मिनटपछि म उठेँ अनि उनलाई उत्तानो पारेर सुताएँ अनि मेरो लिङ्ग उनको योनिको मुखमा राखेँ चाँडो गर्नु न मलाई हतार भइसक्यो तपाईँको लिङ्ग मेरो यहाँनिर छिराउन उनी उत्तेजित हुँदै भनिन् मलाई पनि हतार भइसकेको थियो बिस्तारै लिङ्ग यनीभित्र छिराउन थाले आह निकै लामो सुस्केर हालिन् उनको यो आवाजले मलाई झन् उत्तेजना पार्दै गयो र जोडले उनको योनीमा लिङ्ग छिराए उनी कराइन् म जोड जोडले योनीमा लिङ्ग ठेल्न थालेँ म जति जोडले पेल्थेँ उनी पनि त्यति जोडले नै आफ्नो कन्डो उचाली उचाली मलाई साथ दिन्थे पेल्नमा निकै खपिस भइसकेकी थिएँ उनलाई पेल्न धेरै नै मजा आइरहेको थियो योनीबाट धेरै पानी बगेकोले मेरो हरेक थक्कामा क्याच क्याच प्याच प्याचको आवाज आइरहेको थियो पाँच मिनट जति पेलेपछि म पुरै थगित भइसकेको थिएँ अनि मैले पेल्न रोकेँ के भयो किन रोक्नु भएको कस्तो मजा आइरहेको थियो गर्नु न प्लिज उनी कराउन थालिन् म थाकेँ अब हल्दिने तिम्रो बालो भन्दै म उत्तानो भएर सुतेँ उनलाई सबै पोजिसन थाहा रहेछ म उत्तानो पर्न साथ उनी मेरो माथि चढिन् अनि मतिर फर्केर मेरो लिङ्गमाथि बसिन् अनि आफ्नो हातले मेरो लिङ्ग उनको योनीमा छिराउन थालिन् जब उनको योनीमा मेरो लिङ्ग छिर्यो उनी जोड जोडले हल्लिन थालिन् उनको हल्लाइले खाटबाट खटखट खटखटको आवाज आउँदै थियो निकै कसी कसी हल्लिन थालिन् उनी जे होस् आज उनलाई पेल्न धेरै मजा आइरहेको थियो तिन मिनट जति लगातार हल्लेपछि उनी पनि थाकेछिन् अनि मेरो जिउमाथि पल्टिन् म पनि थाकेँ उनले भनिन्